हरेक हप्ता चाहिँ यो हप्ता पनि तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा पूर्वी नेपालका विभिन्न भूभागमा र www.radiovision.com.np dot radio vision dot com dot NP log on गरेर कार्यक्रम मुक्तक माला प्रतीक्षारत तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा हुनुहुन्छ मित्र रमेश तिवारी र म प्रस्तोता मदन भण्डारी तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई हार्दिक नमस्कार स्वागत छ कार्यक्रम मुक्तक मालामा दुई थोपा आँसु मेरो फगत तिमीलाई दुई थोपा आँसु मेरो फगत तिमीलाई नसा नसामा बगिरहने रगत तिमीलाई रहर लाग्दी तिमी मेरी सुनगाबा जस्ती निसन्देह आए हुन्छ स्वागत तिमीलाई निसन्देह आए हुन्छ स्वागत तिमीलाई रहर लाग्दी तिमी मेरी सुनगाबा जस्ती निसन्देह आए हुन्छ स्वागत तिमीलाई यो रहरलाग्दो मुक्तक विमल गिरिजीको विक्रमसम्म दुई हजार बिस साल दोबाने भोजपुरमा जन्मनुभएका विमल गिरिजीका यिनै मुक्त खरबसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु देश विदेश जहाँ रहँ हाम्रो भेष रहिरहोस् देश विदेश जहाँ रहँ हाम्रो भेष रहिरहोस् हामी रहँ या नरहौँ हाम्रो देश रहिरहोस् अदूरदर्शी आवेगबाट विनाश नहोस् देश हराभरा र सुन्दर हाम्रो परिवेश रहिरहोस् हामी रहँ या नरहौँ हाम्रो देश रहिरहोस् लोभलाग्दा मुक्त खरफमा यो मिठो चाह ब्रसेल्स बेल्जियममा हाल बस्दै भएका विमल गिरिजीको विमल गिरिजीका थुप्रै थुप्रै मुक्त खरबहरू मसँग छन् आजको कार्यक्रमको सुरुवाती बसाइमा उहाँकै मुक्त खरफहरू सुनौ सुनौ लागेको छ कर्तव्यप्रति सचेत रही सधैँ महु भन्न सिक कर्तव्यप्रति सचेत रही सधैँ महु भन्न सिक भन्नेहरूले जे भनुन् आफैलाई गन्न सिक उन्मादले नमाती ओजिलो र सार्थक बनी अरू जस्तो नभएर आफै जस्तो बन्न सिक अरू जस्तो नभएर आफै जस्तो बन्न सिक विमल गिरिजीको गोदुली मनमुक्तक संग्रह सम्झनाका तरेलीहरू गीत संग्रह प्रकाशित छन् विमल गिरिजीका यस्तै यस्तै मिठा मिठा चुस्किला मुक्त गर आगामी दिनको बसाइमा पनि पक्कै राख्नेछु श्रोता कार्यक्रम मुक्तकमालालाई Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेजमा तपाईँका धेरैभन्दा धेरै मुक्त खरबहरू प्राप्त भएका छन् हामी कार्यक्रममा क्रमशः क्रमशः जोड्दै जानेछौँ मुक्तकको सिलसिला जारी छ श्रोता यसै क्रममा मुक्तक लिए युवराज ठकुरी अज्ञानीजीको बिर्सेर फेरि सम्झना गरायो बिर्सेर फेरि सम्झना गरायो मुटुमा पसी छुरा चलायो सपना मात्र सपना सोचे सोचेथे साँच्चै जिन्दगी तहस नहस बनायो साँच्चै जिन्दगी तहस नहस बनायो सिंहदेवी मोरङबाट पहिलो यी मुक्त खरबहरू हामीलाई युवराज ठकुरी अज्ञानीजीले पठाउनु भएको हो अर्को मुक्तक समसँग ऋषि शाहजीको लक्ष्य चुम्न पाइला चालेको छु लक्ष्य चुम्न पाइला चालेको छु तेन यो ज्यान पालेको छु न छाक न बास बिना सहरमा कयौँ दिन रात ढालेको छु कयौँ दिन रात ढालेको छु यी मुक्त करपहरू दाङबाट ऋषि शाहजीले पठाउनु भएको हो कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली राखौँ कि भनी प्रविधि संयोजनका मित्र रमेशजी मलाई इसारा गर्दै हुनुहुन्छ गीत राख्नु पूर्व अनुधामीजीका मुक्त मसँग छन् नयाँ बानेश्वर काठमाडौँबाट अनुधामीजीले यी मुक्त हामीलाई पठाउनु भएको हो उहाँकै मुक्तकसँगै एउटा गीत अबको क्रममा तपाईँलाई अप्ठ्यारोमा फुलहरू फुलेपछि आयौ तिमी अप्ठ्यारोमा फुलहरू फुलेपछि आयौ तिमी अर्कैसँग माया प्रीति खुलेपछि आयौ तिमी सजाउने चाह तिमीलाई झुपडीमा बिहे गरी जब घरभित्र हुलेपछि आयो तिमी बिहे गरी जब घरभित्र हुलेपछि आयौ तिमी आउने बाटोमा कसम खाई माया तिम्रै लागि साँची my mind. आदरणीय श्रोता अनुधामीजीका मुक्त खरबसँगै यो गीत तपाईँहरू समक्ष राखेँ हरेक सिजन रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा तपाईँ अहिले कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ कार्यक्रममा तपाईँहरूकै मुक्त खरबहरू सरसर तिलिरहेको छु यसै क्रममा अर्को मुक्तक लिएँ भण्डारी दाई अचम्मजीको यो कलमको तिरै राम्रो ताकिरहन्छ निशानामा यो कलमको तिरै राम्रो ताकिरहन्छ निशानामा पड्किरहेछ कहिले घरमा कहिले देशको सिमानामा यो पालीको निशाना छ यस्तो मती भ्रष्टमाथि जसले राख्यो हाम्रो ईश्वर मन्दिरबाट पाइखानामा जसले राख्यो हाम्रो ईश्वर मन्दिरबाट पाइखानामा ओहो साँच्चै मुक्तक सियो चाहिँ चस्स गोच्ने हुन्छ प्रभावकारी हुन्छ घत लाग्दो हुन्छ भण्डारी दाई अचम्मजीले पटक मेलम्ची हेलम्बुबाट यी फुर्तिला मुक्तकरफहरू पठाउनु भएको हो अर्को मुक्तक लिन चाहन्छु त्रिलोचन सुवेदी यथार्थजीको अगाडि लावासँगै मलामीको लर्को हुन्छ अगाडि लावासँगै मलामीको लर्को हुन्छ बिचरो यस्तो थियो सबको मुखमा स्वर चर्को हुन्छ आखिर के नै लानु रहेछ र कमाएर मात्र मलामी कमाईमा जिन्दगी भरको हुन्छ बिचरो यस्तो थियो सबको मुखमा स्वर चर्को हुन्छ मोतीपुर आठ बाँसगढी बर्दियाबाट त्रिलोचन सुवेदी यथार्थजीले पठाउनुभएका यिनै मुक्तकरबसँगै अर्को मुक्तक लिए सुरेश प्रसाद अर्याल कान्छोजीको ये जो हल्का हल्का ये जो हल्का कोई पनि देशको अहित नबनोस् कोही पनि देशको अहित नबनोस् कतै उग्र खेल नाच गीत नबनोस् सयौं लाखौँ बुद्ध सीता ब्रिकुटी बनुन् कामना अब कोही शहीद नबनोस् कामना अब कोही शहीद नबनोस् सयौं लाखौं बुद्ध सीता कुटी बनुन् कामना अब कोही शहीद नबनोस् हो नि मुक्तक छोटो हुन्छ मिठो हुन्छ चोटिलो हुन्छ यी सुन्दर मुक्त खरफहरू सुरेश प्रसाद हरियाल कान्छोजीले पठाउनु भएको हो श्रोता रेडियो भिजनमा कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ तपाईँकै मुक्त खरफहरू लिइरहेको छु यसै क्रममा अर्को मुक्तक मसँग घनश्याम मुड भरिएकाले यात्री आँसुजीको म रोइरहेछु अझै पनि विगत सम्झिएर म रोइरहेछु अझै पनि विगत सम्झिएर ऊ हाँसिरहेछ आफ्नै खोक्रो तागत सम्झिएर हाँस्नु नरुनु त जीवनको खेला जस्तै लाग्छ चेली रुँदैछिन् लुटिएको आफ्नै इज्जत सम्झिएर चेली रुँदैछिन् लुटिएको आफ्नै इज्जत सम्झिएर यो मिठो मुक्त घनश्याम मुड एकल यात्री आँसुजीले नुवाकोटबाट सम्झनु भएको हो अर्को मुक्तक लिन चाहन्छु सुरज शर्माजीको कसैबाट खोसिएको कोसी भयो जिन्दगानी कसैबाट खोसिएको कोसी भयो जिन्दगानी मायाको त्यो सागरमा बेहोसी भयो जिन्दगानी अधिकार त होइन हजुर मात्र मायाको नाताले स्वतन्त्र फुल टिप्न खोज्दा दोषी भयो जिन्दगानी स्वतन्त्र फुल टिप्न खोज्दा दोषी भयो जिन्दगानी थापाठाना पर्वतका मुक्तक सुरज शर्माजी हाल पोखरामा बस्दै आइरहनु भएको छ अर्को मुक्तक छ मसँग रामबाबु पाण्डेजीको कालो मनको कालै कुरा सुन्नु कसरी कालो मनको कालै कुरा सुन्नु कसरी नौजालीको जाली कुरा बुझ्नु कसरी होइन क्यारे सोझाको त यो दुनियाँ बैमानीको खाँटी कुरा भन्नु कसरी बैमानीको खाँटी कुरा भन्नु कसरी मिरकोट पाँच गोर्खाबाट यी मुक्त खरफहरू रामबाबु पाण्डेजीले हामीलाई पठाउनु भएको हो अर्को मुक्तक छ मसँग अजय चापागाई अनमोलजीको जहाँ भन्छौ त्यहीँ जानी बनाउँछु जहाँ भन्छौ त्यहीँ जानी बनाउँछु माया नै मायाको खानी बनाउँछु अरूले जेसुकै भनौँ तिमीलाई मैले त यो दिलको रानी बनाउँछु मैले त यो दिलको रानी बनाउँछु मुक्तकबाटै आफ्ना कुरा सम्भवतः पुर्याउँदै हुनुहुन्थ्यो अजय चापाकाई अनुमोलजी पहिलो पटक पोखराबाट उहाँले सम्झनु भएको हो श्रोता कार्यक्रममा अब भने अर्को एउटा साङ्गीतिक कोसेली राख्न चाहन्छु सुरेन्द्र नेपालजीका मुक्त खरफहरू मसँग रहेका छन् उहाँले मुक्तक प्रेसित गर्दा आफ्नो ठेगान त खुलाउनु भएको छैन आगामी दिनमा पक्कै खुलाउनुहोला सोही आशा राखे अबको क्रममा सुरेन्द्र नेपालजीको यो मुक्तक मुक्तकसँगै एउटा गीत मेरो त यहाँ धड्कन चोरियो मेरो त यहाँ धड्कन छोरियो माया नाप्न भन्दै छाती फोरियो कतिसम्म लाचा र विवश भएँ हेर्दा हेर्दै मेरो तनमन चोरियो हेर्दा हेर्दै मेरो तनमन चोरियो दिल चुरेर बदनाम भएको मलाई दिलको कैदी माता छोडू मुझे दिल चुरेरा बदनाम दिल को कैदी माता छोडू मुझे दिल खुसेर बैमान भएको मलाई सही लाग्छ हुन्छु दिलको लोभी माता हो सुझे लाग्छ हो सुझे लाग्छ सुरेन्द्र नेपालजीका सुन्दर मुक्त खरबसँगै यो गीत तपाईँ समक्ष राखेँ श्रोता भर्खरै मात्रै आफ्नो रेडियो सुन्ने मौका जुराउनु भएको छ भने सुन्दै हुनुहुन्छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्जमा कार्यक्रम मुक्तक माला कार्यक्रममा सँगै छु म मदन भण्डारी प्रविधि संयोजनमा मुस्कुराउँदै बसिरहनु भएको छ मित्र रमेश तिवारीजी कार्यक्रममा तपाईँकै खरबहरू लिइरहेको छु यसै क्रममा अर्को मुक्तक लिन चाहन्छु लक्ष्मण अविनाश रावलजीको साउ सेटको हलोमै जिन्दगी गुजारे साउ सेटको हलोमै जिन्दगी गुजारे हो अर्काको भलोमै जिन्दगी गुजारे के नै चाहियो र विदेशको कमाई प्यारो आफ्नो थलोमै जिन्दगी गुजारे प्यारो आफ्नो थलोमै जिन्दगी गुजारे यो लोभलाग्दो कसिलो मुक्त खराब लक्ष्मण अविनाश रावलजीको पहिलोपटक उहाँले कार्यक्रम मुक्तक मालामा आफ्ना मुक्त खरबहरू खिम्डा नौ आछामबाट पठाउनु भएको हो हाल उहाँ भारतमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग प्रकाश श्रेष्ठजीको फुलले पनि तिमीलाई सुगन्ध छरे जस्तो लाग्यो फुलले पनि तिमीलाई सुगन्ध छरे जस्तो लाग्यो जुनले पनि एकनाश तिमीलाई हेरे जस्तो लाग्यो के गर्न सक्थ्यो र बिचारा यो मन यही मनले तिमीलाई खोजे जस्तो लाग्यो यही मनले तिमीलाई खोजे जस्तो लाग्यो प्रकाश श्रेष्ठजीले पनि आफ्नो ठेगाना खुलाउनु भएको छैन कार्यक्रम मुक्तक मालालाई उहाँले पहिलो पटक सम्झनु भएको हो अर्को मुक्तक छ मसँग एलेक्स किमरेजीको बस्तीहरू बस्तीबाटै लछारिन्छन् किन बस्तीहरू बस्तीबाटै लछारिन्छन् किन लाचार भई मान्छे आफै पछारिन्छन् किन जीवनलाई बुझ्न खोज्दा समयले मान्छे किन्छ अनि फेरि बटारिन्छन् किन मान्छे किन्छ अनि फेरि बटारिन्छन् किन गरामनी तोरीबारी झापाबाट निकै लामो समय पश्चात एलेक्स किम्रेजीले हामीलाई सम्झनु भएको हो उहाँकै अर्को मुक्तक लिन चाहन्छु जीवन के हो अलिकति जिएपछि थाहा पाएँ जीवन के हो अलिकति जिएपछि थाहा पाएँ साँच्चै भनौँ हजुरलाई पिएपछि थाहा पाएँ नमरी स्वर्ग देखिँदैन भन्छन् सबै आखिर दुःख के हो सधैँभरि सिएपछि थाहा पाएँ दुःख के हो सधैँभरि सिएपछि थाहा पाएँ एलेक्स किम्ब्रेजका अन्य मुक्त खरफहरू मिठा मुक्त खरफहरू आगामी बसाइमा पस्कनेछु अर्को मुक्तक लिन चाहन्छु शिव भण्डारी गाउँलेजीको आउ बस दिल खाली छ अङ्गालोमा आऊ बस दिल खाली छ अङ्गालोमा सँगै तरौला खोली भङ्गालोमा एउटाले जिते नि अर्कोले हार्नै पर्छ खेल्न गएपछि मैदान सङ्गालोमा सँगै तरौला खोली भङ्गालोमा यी मुक्तकरफहरू शिव भण्डारी गाउँलेजीले दमक झापाबाट पठाउनु भएको हो अर्को मुक्तक लिन चाहन्छु श्रोता नवीन श्रेष्ठजीको जिन्दगी नै यस्तै हो कि जिउन जानिन जिन्दगी नै यस्तै हो कि जिउन जानिन फार्दाखेरि मन फेरि कि सिउन जानिन भन्छन् शराबले भुलाउँछ सारा पीडाहरू पिउँदा पनि अझै बढ्यो कि पिउन जानिन पिउँदा पनि अझै बढ्यो कि पिउन जानिन हरैचा आठ मोरङबाट पहिलोपटक नवीन श्रेष्ठजीले यी मुक्त करफहरू हामीलाई पठाउनु भएको हो श्रोता कार्यक्रममा अब भने अर्को एउटा साङ्गीतिक कोसेली राख्न चाहन्छु गीत राख्नु पूर्व देवराज भान्तानाजीले हामीलाई मुक्त खरबहरू पठाउनु भएको छ उहाँले पहिलो पटक हाम्रो कार्यक्रमको लागि आफ्ना मुक्त खरबहरू पठाउनु भएको हो देवराज भान्तानाजीका मुक्त खरबसँगै यो गीत तपाईँलाई सुनाउन चाहन्छु सानै हुरीले मनको डाली लर्किएछ सानै होरीले मनको डाली लर्किएछ सिसा सरी दिलको भित्ता चर्किएछ कुमेपछि माया पाउने आश रहन्न निठुरीको यादमा किन आँसु दर्किएछ निठुरीको यादमा किन आँसु दर्किएछ माया जालमा पारे मलाई गयो माया जालमा पारी मलाई गयो ढटेर पापी रहेछ तिम्रो मन राख्यो आशैमा परेमा त पासै माए जन्माया पापी रहेछ तिम्रो मन राख्यो आशैमा परेमा झै सँगै बाँच्न कसले दिएन बर्पिपल झै सँगै बाँच्न कसले छोडी गयो देवराज भान्तानाजीका मुक्तकरफसँगै यो गीत तपाईँ समक्ष राखेँ श्रोता कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँ तपाईँकै मुक्त खरपहरू कार्यक्रमभरि प्रस्तुत गरिरहेको छु यसै क्रममा आजलाई भने अन्तिम मुक्तक लिन चाहन्छु राजीवजीसी सङ्घर्षजीको चन्द्र छेउ तारापुञ्ज जगतसँग बतास र हुन्जेल चन्द्र छेउ तारापुञ्ज जगतसँग बतास र हुन्जेल दिन्न चाह तिलन्जली तन्मा सासको र हुन्जेल लत्याए नि हरबार प्रस्ताव तिमीले गरिरहन्छु बिन्ती छोड्दिन आश तिम्रै गर्नेछु यो सास रहन्जेल छोड्दिन आश तिम्रै गर्नेछु यो सास रहन्जेल बागलुङका मुक्तकमन राजीवजीसी सङ्घर्षीजी हाल मुगलानमा हुनुहुन्छ उहाँका यिनै मुक्तकरबसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला यति मात्रै आजको कार्यक्रम मुक्तक मालामा मुक्तक प्रेसित गर्नुहुने मुक्तक मनहरू विमल गिरी युवराज ठकुरी अज्ञानी ऋषि शाह अनुधामी भण्डारी दाई अचम्म त्रिलोचन सुवेदी यथार्थ सुरेश प्रसाद अर्याल कान्छो गणश्याम मुडवरी एकल यात्री आँसु सुरज शर्मा रामबाबु पाण्डे अजय चापागाई अनमोल सुरेन्द्र नेपाल लक्ष्मण अविनाश रावल प्रकाश श्रेष्ठ एलेक्स किम्रे शिव भण्डारी गाउँले नवीन श्रेष्ठ देवराज भान्ताना र राजीव जीषी सङ्घर्षीजी उहाँहरू सम्पूर्णलाई आफ्ना कसिला रसिला मुक्त हरफका लागि धेरै धेरै धन्यवाद आगामी दिनमा पनि कार्यक्रमलाई यसरी नै मुक्त प्रेषित गरिरहनुहुन्छ माया बाँडिरहनुहुन्छ भन्ने आशा मैले राखेँ तपाईँ सम्पूर्णको मुक्तक लेखन अझ फराकिलो बन्दै जाओस् चुलियोस् विशाल बन्दै जाओस् कार्यक्रमको तर्फबाट धेरै धेरै शुभकामना श्रोता तपाईँ पनि कार्यक्रममा आफ्ना मुक्त खरबहरू पठाउन चाहनुहुन्छ प्रतिक्रियाहरू दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम मुक्तकमाला रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहर्ज भद्रपुर रोड बिर्तामोड झापा त्यस्तै हाम्रो mail ID Muktakmala at the rate Gmail dot com M U K T A K Muktak M L A Mala Muktakmala at the rate Gmail dot com तपाईँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने झनै सजिलो छ Facebook dot com slash Muktakmala हजुर मुक्तकमालाको फेसबुक पेज भेटाउनुहुन्छ त्यहाँ गएर पनि आफ्ना मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ छरिएर रहनुभएका यति धेरै मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न सहयोग गर्नुहुने मुक्तक यात्रा फेसबुक पेजका मित्रहरू राजीव जीसी सङ्घर्षी कुन्दन गौतम र रकाइरन गणेशजीलाई पनि सुटुक्क सम्झन चाहे कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनमा रहनुहुने मित्र रमेश तिवारीजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म मदन भण्डारी जाँदा जाँदै मुक्तकरफहरू तपाईँलाई छोड्न चाहन्छु मेरो आँखाको आँसुको मोल भएन तिमीलाई मेरो आँखाको आँसुको मोल भएन तिमीलाई चोखो निश्चल प्रेमको तौल भएन तिमीलाई कुल्चिएर मेरो छाती रोज्यौ कसैलाई पत्थर र देउताको पनि निर्क्योल भएन तिमीलाई पत्थर र देउताको पनि निर्क्योल भएन तिमीलाई श्रोता मङ्गलबार रातको नौ तीस बजे कार्यक्रम प्रेमपत्रमा भेट्न आउने नै छु तबसम्मको लागि बिदा दिनुहोस् नमस्कार पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमा हल्लाको गयो माया देख्दैन देखि बाद आशै छैन गयो माया मारी पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी